नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा मा dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल नेपाली कंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ दिवसका अवसरमा नेपाली कंग्रेस र उसको भातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् यही सन्दर्भमा आज कंग्रेसले बीपी संग्रहालय सुन्दरी जलमा विशेष कार्यक्रम गर्दैछ नेपाली कंग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको जन्म विक्रम सम्बत उन्नाइस सय एकहत्तर साल भदौ चौबिस गते भारतको बनारसमा भएको थियो उहाँ नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन सोझबुझ र गम्भीर चिन्तन अदम्य साहसी नेता हुनुहुन्थ्यो क्यान्सर रोगबाट थला पर्नु भएका कोइरालाको दुई हजार उन्चालिस साल साउन छ गते निधन भएको थियो भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल पर्नु भएको थियो कोइरालाको नेतृत्वमा जहानिया राणा शासन हटाउन दुई हजार तीन सालमा नेपाली राष्ट्रिय कंग्रेसको स्थापना भएको थियो बीपी कोइरालाले दुई हजार सात सालमा एक सय चार वर्षे राणा शासनको विरूद्धमा भएको जनक्रान्तिको नेतृत्व पनि गर्नु भएको थियो प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्काउँदै हुनुहुन्छ संयुक्त राज्य अमेरिकामा एक महिना लामो उपचार गराउनुभएका प्रधानमन्त्री कोइराला हिजो अमेरिकाबाट नेपालका लागि प्रस्थान गर्नुभएको र आज बेलुकी आठ बजे स्वदेश आइपुग्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ अमेरिकाको न्यूयोर्क स्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको क्यान्सरको संक्रमणको रेडियोथेरापी विधिको उपचार सम्पन्न भएपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्कन लाग्नु भएको हो प्रधानमन्त्रीलाई लामो समयदेखि ब्रोङ्काइटिस भएका कारण चिकित्सकको सल्लाह अनुसार फोक्सोमा देखिएको क्यान्सरको संक्रमणको शल्यक्रिया नगरी रेडियोथेरापी विधि मार्फत उपचार गरिएको हो प्रधानमन्त्री कोरेला गत असार दुई गते थप उपचारका लागि अमेरिका जानु भएको थियो यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण फलोअपका लागि आज ब्याङ्कक जाँदै हुनुहुन्छ ओली यसअघि फंगल मेनेन्जाइटिसको उपचारका लागि गत वैशाख सत्र गतेदेखि थाइल्याण्ड गई जेठ बीस गते स्वदेश फर्कनु भएको थियो अध्यक्ष ओली आज दिउँसो एक बजे बैंकक जाने कार्यक्रम रहेको छ ओलीको दायाँ हत्केला सुन्निएकाले त्यसको पनि उपचार गराउने कार्यक्रम रहेको छ ए माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दैछ पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो एक बजेपछि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुनेछ पार्टीभित्र र पार्टी बाहिरका गतिविधिको समेत समन्वय गर्नका लागि माओवादीले केही विभाग गठन गरेको छ यसअघि हिजो बसेको बैठकले संविधान मस्यौदा तथा सुझाव समितिको जिम्मा उपाध्यक्ष नारायण काजी श्रेष्ठलाई दिएको छ भने अन्तर्राष्ट्रिय विभागको जिम्मा समेत उहाँलाई नै दिएको छ सरकार सदन र मन्त्रालयहरूमा हुने विभिन्न कामहरूमा पार्टीको उपस्थिति देखाउन र ती कामहरूलाई व्यवस्थित बनाउनका लागि गठन गरिएको भनिएका ती विभागमा यसअघि विभिन्न मन्त्रालय सम्हालेका पार्टी नेतालाई नै समावेश गरिएको छ पूर्वी युक्रेनमा संघर्षरत विद्रोहीले गएको बिहिबार दुर्घटनामा परेको मलेसियाली जहाजको डाटा रेकर्डरलाई डाटा रेकर्डर विज्ञलाई बुझाएका छन् डोनेसमा भएको बैठकमा विद्रोही नेताले मलेसियाली विज्ञलाई दुईवटा डाटा रेकर्डर बुझाएको बीबीसीले जनाएको छ राष्ट्रसंघ सुरक्षा परिषदले तत्काल अन्तर्राष्ट्रिय छानबिनकर्तालाई दुर्घटनास्थलमा जान दिन आग्रह गर्दै प्रस्ताव पारित गरे लगत्तै विद्रोहीले डाटा रेकर्डर बुझाएका हुन् मलेसियन एयरलाइन्सको जहाज गत बिहिबार युक्रेनमा दुर्घटना हुँदा दुई सय अन्ठानब्बे जनाको ज्यान गएको थियो विज्ञहरूले आफूहरूलाई बुझाइएको डाटा रेकर्डर सही अवस्थामा रहेको दावी गरेका छन् उनीहरूले ब्ल्याक बक्सको मद्दत कक्षबाट दुर्घटनाको सही समय उचाइ र अवस्था थाहा पाउन सकिने बताएका छन् ककपिट भोइस रेकर्डको माध्यमबाट दुर्घटना के कारणले भएको हो भन्ने पत्ता लगाउन सकिने अपेक्षा गरिएको छ पश्चिमा राष्ट्रहरूले मलेसियाली जहाज रूस समर्थक विद्रोहीले विद्रोहीले रूसले उपलब्ध गराएको मिसाइलले आक्रमण गरी खसालेको आरोप लगाउँदै आएका छन् भने रूसले युक्रेनी सुरक्षा फौज नै यसमा दोषी देखिएको बताएका छन् यसैबीच रूस समर्थक विद्रोहीले अनुमति दिएपछि दुई सय बयासी शबसहित मलेसियाका विज्ञ र नेदरल्याण्ड्सका उच्च अधिकारीको टोली आज डोनेक्सबाट खार्किभ जाने तयारी गरेको बीबीसीले उल्लेख गरेको छ र जिम्बाब्वे र अफगानिस्तान बीचको तेस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ नेपाली समयअनुसार दिउँसो पाउने एक बजे हुने खेलमा जिम्बाब्वे ब्रेन्टन र टेलरको कप्तानीमा हुँदा अफगानिस्तानको नेतृत्व मोहम्मद नाबीले गर्नेछन् चारवटा एक दिवसीय क्रिकेट श्रृंखलामा जिम्बाब्वे दुई शून्यले अगाडि रहेको छ आजको खेलमा जिम्बाब्वे विजयी भए सिरिज कब्जा गर्नेछ तर अफगानिस्तान भने आजको खेलमा विजयी हुँदै प्रतियोगितामा फर्कने प्रयासमा हुनेछ हस्त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार